नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोकासँगै विशाल भिकको हार्दिक स्वागत छ गलकुट खबर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगाहरसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकुट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू नगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिने परम्परागत खेतीको सत्ता किबी खेतीमा आकर्षित हुँदै थाले पोखरा र ज्यामेरी एक चौबासीका कृषक गलकुट नगरपालिका वार्ड नम्बर तिनमा श्रद्धाञ्जली सभा सम्पन्न काठेखोला गाउँपालिकाको पाला स्थित टोलटोलमा खानेपानी ट्याङ्की जीर्ण र बढी गाउँपालिकाको पन्चानब्बे प्रतिशत योजना सम्झौता ओ दाई दाई दुली त नि ओ भगौडा दुलै बाहिर आऊ के गरे जे पायो त्यही गहना ल्याएर आएपछि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 सुरु भएसँगै गलकोतमा विदेश तथा स्वदेशका विभिन्न ठाउँहरूबाट आउने व्यक्तिहरूको संख्या बढिरहेको छ चाडपर्व मनाउन तथा देश तथा विदेशका विभिन्न ठाउँहरूबाट फर्कनेहरूको संख्या बढेसँगै गलकोतमा क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बस्नेहरूको संख्या बढेको छ गलकोतमा पछिल्लो समय देश तथा विदेशबाट फर्केकाहरू होम क्वारेन्टाइनमा जम्मा चार सय सत्रजना रहेका छन् आजसम्म गलकोट नगरपालिकामा एक हजार एक हजार चार सय जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन समेत गरिसकिएको गलकुत नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ गलकुतमा उनानब्बे जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने संक्रमण पुष्टि भएकाहरू मध्ये उनासी जना निको भएर घर फर्किरहे फर्किसकेका छन् जसमध्ये सोह्रजना जना अञ्चल अस्पताल बागलुङमा र गलकुत नगरपालिकाले निर्माण गरेको थाती प्रे आइसोलेसनमा त्रिसठी जना निको भएर घर फर्किएका हुन् भने अहिले कोरोना संक्रमित पाँचजना गलकुत नगरपालिका वडा नम्बर दुईको प्रे आइसोलेसनमा रहेका र पाँचजना होम क्वारेन्टाइनमा उपचाररत रहेको स्वास्थ्य शाखाले जनाएको छ संघीय सरकारले कोरोना संक्रमितको उपचार स्वयं व्यक्तिले गर्न आग्रह गरेको सन्दर्भमा गलकुत नगरपालिका भने हाल गरिरहेको उपचार प्रक्रियालाई निरन्तरता दिने गलकुत नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो गैरेका अनुसार गण्डकी प्रदेश सरकारले स्वाब परीक्षण गरेसम्म गलकुतवासी नागरिकको पिसिआर परीक्षणको लागि स्वाब सङ्कलन आइसो आइसोलेसनको व्यवस्थापन आइसोलेसनको आर्थिक खर्च लगायतका व्यवस्थापन नगरपालिकाले गर्ने जानकारी दिनुभयो पिसिआर परिसरको सम्पूर्ण खर्च व्यवस्थापन लगायत कोरोना संक्रमितको उपचारको जिम्मा नीतिगत रूपमा प्रदेश सरकारले लिएको भए पनि आइसोलेसन बनाउन पाँच लाख पचहत्तर हजार बाहेक अन्य खर्च नगरपालिकाले प्राप्त नभएको समेत गइरहेको भनाइ छ हाल प्रदेश सरकारले सब सङ्कलन गरी पोखरा पठाएपछि परीक्षण मात्रै गर्ने गरेको बताउँदै नगर प्रमुख गैरेले परीक्षण गरेसम्म गलकुतवासी होम क्वारेन्टाइनमा रहेका नागरिकको पिसिआर परीक्षण गर्ने बताउनुभयो यसैबीच बोधीघाट गाउँपालिकाको सिसा खानेका पैँचालिस वर्षका एक पुरुष गलकुतको आरोग्य अस्पतालमा केही दिन अगाडि स्वास्थ्य परीक्षण गरेर तर थप उपचारको लागि पोखरा रिफर भएपछि पोखरामा कोरोना परीक्षण गर्दा आज कोरोना पोजिटिभ देखिएको खबर प्राप्त भएकोले आरोग्य अस्पतालको सेवा स्थगन गरी कन्ट्राक्ट ट्रेसिङको काम सुरु गरिएको समेत गैरेले जानकारी दिनुभयो गण्डकी सरकारले विजया दशमीको नजिकिएको र पोखराको प्रयोगशालामा परीक्षण गर्ने स्वास्थ्य कर्मीमा समेत कोरोना पुष्टि भएकोले दसैँ अगाडि स्वाप सङ्कलन नगर्न समेत सर्कुलर भएको गैरेले जानकारी दिनुभयो गलकुट नगरपालिका वार्ड नम्बर आठ काँडेबास थालेपोखरा ज्यामिरी र चौबासेका कृषकहरू परम्परागत खेती प्रणाली खेती प्रणालीको सट्टा व्यावसायिक रूपमा किबी खेतीतर्फ आकर्षित भएका छन् पछिल्लो समय गलकुटका अधिकांश कृषक आधुनिक तथा व्यावसायिक कृषितर्फ अग्रसर भइरहेको बेला काँडेबासका किसान पनि व्यावसायिक किबी खेतीतर्फ आकर्षित भएका हुन् काँडेबासका विभिन्न ठाउँमा परम्परागत कृषिका रूपमा लगाइने गहुँ मकै कोदो लगायतका खाद्यान्न उत्पादन हुने जग्गामा अहिले विभिन्न मौसमी मौसमी तथा बेमौसमी तरकारी र विभिन्न प्रकारका मौसम अनुसारका फलफुल उत्पादन हुन थालेको गलकुट नगरपालिका वार्ड नम्बर आठका छम गलामीले बताउनुभयो काँडेबास थालेपोखरा र ज्यामिरे चौबासीको विभिन्न ठाउँमा केही समय अगाडिसम्म गहुँ मकै कोदो लगायतका खाद्यान्न उत्पादन हुने ठाउँमा अहिले भने त्यहाँका किसानले किबी खेती गर्न थालेका छन् कुनै समयमा गहुँ मकै र कोदो फल्ने बारीमा अहिले भने लटरम्म किबी फलिरहेको गलकोट नगरपालिका वार्ड नम्बर आठ थाले पोखराका स्थानीय किसान भीम शेरचनले बताउनुभयो परम्परागत के कृषि गर्न गाह्रो हुने हुनाले अधिकांश जग्गा बाँझो रहेकाले बाँझो जमिनको पनि सदुपयोग हुने आधुनिक कृषितिर पनि अग्रसर हुन सकिने भएकोले पनि किबी खेती गर्न थालेको शेरचनको भनाइ छ शेरचनले व्यक्तिगत रूपमै थाले पोखरामा पहिलोपटक दुई हजार चौहत्तर माघमा आफ्नै उन्नाइस रोपनी जग्गामा काभ्रेबाट सत्ताइसवटा एलिसन जातको बिरुवा ल्याएर किबी खेतीको थालनी गर्नुभएको थियो अहिले उहाँको जग्गामा पचहत्तरवटा किबीका बोट रहेका छन् भने सत्ताइसवटा बोटमा फल लागेको छ गलकुट नगरपालिका वार्ड नम्बर एक दुधलाबाटीका कृषि विज्ञ लालबहादुर राणाको सल्लाह सुझावमा किबी खेती गर्नुभएका उहाँले तेइसवटा सिमेन्टले पुल बनाएर किबी फलमा थाक्रो राखेको र बोटमा करिब तिन सय केजी फल फलेको बताउनुभयो एकपटक बिरुवा लगाएपछि साठी वर्षसम्म किबीले किबीको फल दिने बताउने उहाँले बिरुवा लगाएको दुई वर्षमा फल लाग्ने भएकाले अब आउने मङ्सिर महिनामा फल पाक्ने बताउनुभयो मङ्सिरमा फल पाक्ने भएकाले फलको स्वाद अनुसार र फलले बजारमा उचित मूल्य पाएमा किबी खेतीलाई आम आगामी दिनमा बढाउँदै लैजाने र किबीको साथसाथै हिमालका स्याउ विज्ञसँग उचित परामर्श लिएर स्याउ खेती गर्ने लक्ष्य सेर्जनको रहेको छ किबी फल चिसो मौसममा हुने हुनाले थाले पोखरा र ज्यामिरे चौबासीमा किबी खेतीका लागि भौगोलिक वातावरण राम्रो भएको र कालो मलिलो माटो भएकाले मलजल राखी किबीको राम्रो व्यवस्थापन भएको हुँदा राम्रो फल लागेको अर्का कृषक पूर्णबहादुर विकले बताउनुभयो थाले पोखरामा पटक किबी फल लगाउनुभएका शेरचनको सल्लाह र सुझाव ताराखोला बाटी लगायतका विभिन्न ठाउँमा व्यावसायिक रूपमा किबी खेती गरेको देखेपछि परीक्षणका लागि किबी खेती लगाएको विकको भनाइ छ विकसहित चौबासेकी दलबहादुर सुनार बलबहादुर सुनार बिरबहादुर सुनार चारजनाले समूहमा मिलेर किबी खेती गर्नुभएको हो अहिले पूर्णबहादुर सुनारको दस रोपनी जग्गामा पन्चानब्बेवटा किबीको बिरुवा रहेका छन् तीमध्ये तिसवटा बिरुवामा फल लागेको छ भने बलबहादुर र वीरबहादुरको आठ रोपनी जग्गामा असीवटा किबीका बिरुवा र दलबहादुरको दुई रोपनी जग्गामा तिसवटा किबीका बिरुवा रहेका छन् दुई हजार फागुनमा दोलखाबाट बिरुवा ल्याई किबी खेती गर्नुभएका उहाँहरू चारैजनाले करिब तिन तिन लाखको लागतमा किवी खेती गर्नुभएको हो किवीको बिरुवा लगाउन गहिरो खाल्डो खन्नुपर्ने हुँदा करिब पाँचजना कामदार लगाएर चार दिनमा खाल्डो तयार पारिएको र किवी फलमा थाक्रो राख्नको लागि काठको पोल राखिएको उहाँको भनाइ छ खेतीयोग्य जमिनको रूपमा चिनिएको ज्यामिरे चौवासेमा प्रशस्त मात्रामा बाली उब्जनी हुने गरे तापनि लगाएको बाली बाँदर भालु लगायत जङ लगायतका जङ्गली जनावरले खाएर नष्ट गरेकाले किवीको फल लगाउँदा आम्दानी गर्न सकिन्छ कि भनेर किवी खेतीमा आकर्षित भएको विकले बताउनुभयो फल पाकेपछि किवीको बजार भाव राम्रो पुगेमा आगामी दिनमा करिब पन्ध्र सय किवीका बिरुवा पुर्याउने लक्ष्य रहेको उहाँको भनाइ छ गलकुट नगरपालिका वडा नम्बर तिनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ राष्ट्रिय जनमोर्चा जिल्ला समितिका सदस्य परम श्रेष्ठको पूजनीयमा बिजुमाया श्रेष्ठको पाँचौँ दिनको पुण्यतिथिको अवसरमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको हो श्रद्धाञ्जली सभामा राष्ट्रिय जनमोर्चा जिल्ला समितिका अध्यक्ष अमर थापाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मन्तव्य राख्नु भएको थियो कार्यक्रममा जिल्ला समितिको तर्फबाट विष्णु कडेल र सल्लाहकार सदस्य वेदिलाल सापकोता अखिल नेपाल शिक्षक संगठन गलकुटका अध्यक्ष टिकाराम कडेल लगायतले शोक मन्तव्य राख्नु भएको थियो श्रद्धाञ्जली सभा राष्ट्रिय जनमोर्चा गलकुत नगर समितिका अध्यक्ष तङ्क केसीको सञ्चालनमा सम्पन्न भएको थियो स्वर्गीय श्रेष्ठको गत कार्तिक दुई गते एकासी वर्षको उमेरमा निधन भएको थियो ए बुवा अस्ति के के गहना किन्ने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 वितरणमा समस्या भयो पन्ध्र घरले खाँदै आएको पानी ट्याङ्कीमा तोडफोड भयो कसले फोडेको फोडेको भन्ने पत्ता नलागेपछि स्थानीयले वर्षौँदेखि खानेपानीका लागि शास्ति खेप्दै आएका छन् तत्कालीन जिल्ला विकास समितिले दुई हजार पचास सालमा बनाएको यो योजना मर्मतका लागि बजेट नआएपछि अल्पत्र भएको उपभोक्ता झपेन्द्र बहादुर थापाले बताउनुभयो पानीको स्रोत त थियो सङ्कलन गरेर वितरण गरे मात्र पुग्थ्यो थापाले भन्नुभयो सिधै पाइप लगाएर एक दुई घरलाई मात्र पुग्छ सबैलाई वितरण गर्न सकिँदैन तत्कालीन जिल्ला विकास समिति गएपछि पानीको योजना पनि समाप्त भएको उहाँले टिप्पणी गर्नुभयो मर्मतको लागि चाहिने डेढ लाख रुपियाँ अभावमा ट्याङ्की जीर्ण भएको छ अहिले ट्याङ्कीको भग्नावशेष मात्रै छ पानी खेप्न स्थान स्थानीयले सास्ती खेपेका छन् पालाकै धिमीमा तीन वर्ष अघि बनाएको खानेपानीको ट्याङ्क निर्माण नसकिँदै चुइने भएपछि वितरण नै हुन सकेन बाहिर हेर्दा आकर्षक यो ट्याङ्कीमा पानी नअडिने समस्या छ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङ ठेक्कामा लगाएको यो आयोजनाका ठेकेदारले काम अल्पत्र पाएर हिँडेको उपभोक्ता गोरे विकले बताउनुभयो काम पनि राम्रो गरेनन् पानीको स्रोत पनि हिनामिना बनाए विकले भन्नुभयो कसैलाई भनेर समस्या समाधान हुन्छ भन्ने पत्तो लगाउन सकिएन यो ट्याङ्कीबाट पनि यहाँका बाह्र घरधुरीले पानी खान्थे मर्मत अभावमा चुइने भएपछि खोल्साको पानी बोकेर खान बाध्य भएको उहाँले गुनासो गर्नुभयो साना खानेपानी आयोजना तत्कालीन जिल्ला विकास समिति र ठुलो आयोजना भएमा डिभिजनले लगानी गरेर बनाउने प्रावधान थियो जिल्ला विकास समिति खारेजीमा परेपछि गाराम ग्रामीण क्षेत्रका साना आयोजनाहरू अल्पत्र पर्न थालेको थापाले टिप्पणी गर्नुभयो डिभिजन मार्फत गरिने योजनामा भने कुल रकम धेरै हुने परिचालन खर्च थोरै आउने गरेको डिभिजन प्रमुख राजेन्द्र नेौपानेले बताउनुभयो हरेक वर्ष तिनदेखि चार लाख रुपियाँ बजेट आउँछ काम अल्पतर पर्छ नेपानेले भन्नुभयो ठुलो बजेट परिचालन नहुँदा धेरै उपभोक्ताले दुःख पाएका छन् जिल्लाका दर्जनौँ योजना बजेट अभावले अधुरा भएको र उपभोक्ताले खानेपानीको साथी खेप्न बाध्य भएको उहाँले बताउनुभयो खानेपानीको साथी भएपछि ओडाको बजेट टोलटोलमा सुरक्षित ट्याङ्क निर्माणमा लगाएको ओडा अध्यक्ष खड्ग थापाले बताउनुभयो धेरै टोलमा समस्या देखिएपछि ट्याङ्की मर्मत गरेर खानेपानीको व्यवस्थापन गराएका छौँ थापाले भन्नुभयो ठुलो आयोजना सञ्चालनका लागि भने डिभिजनमा माग गरिएको छ गत आर्थिक वर्ष ओडाले गण्डकी प्रदेश सरकारको तिस लाख र गाउँपालिकाको आठ लाखले टोल टोलमा ट्याङ्की घर घर घरमा धारा कार्यक्रम सञ्चालन गरिएको छ चालु वर्षका लागि पनि छुटेका टोलमा ट्याङ्की मर्मतमा बजेट लगानी गर्ने योजना वडा समितिले बनाएको छ गत दुई वर्षमा आठवटा ट्याङ्की मर्मत मार्फत दुई सय घरमा खानपानीको पहुँच विस्तार गरेको थापाले दावी गर्नुभयो कोरोना कहरका बीच पनि बरेङ गाउँपालिकाले आफ्नो योजना कार्यान्वयनको प्रक्रियालाई तीव्रता दिएको छ पालिकाले हालसम्म कडे पन्चानब्बे प्रतिशत योजना कार्यान्वयनको लागि सम्झौता गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो प्रहरी ओडा र तोलमै पुगेर सर्वे गर्दै पूर्वाधार तर्फका एक सय अस्सी योजना मध्ये पन्चानब्बे प्रतिशत योजनाको सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो फागुन भेट्रे काम सक्ने लक्ष्य सहित योजना सम्झौता गरेको थापाको भनाइ छ बाँकी रहेका पाँच प्रतिशत योजनाले पनि ठेक्का प्रक्रिया मार्फत अघि बढाइएको छ पूर्व कोभिड उन्नाइसका कारण विदेशबाट घर फर्केका नागरिकलाई रोजगार सिर्जना गर्ने उद्देश्यसहित योजना कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो समयमै